राख्न अब भने ढिला नगरी तपाईँहरूले नि मायाले पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा आलो पालो लिन्छु श्रोता कार्यक्रम सुन्दै रहनुहोला हामी सँगै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ राखेर हरेक दुःख कष्ट पीडा मनमा सम्हालिनु छ राखेर हरेक दुःख कष्ट पीडा मनमा सम्हालिनु छ शत्रुले तिर्स्याए पनि तरबार गर्दनमा सम्हालिनु छ यो परदेश हो प्रिया यहाँ कोही आफ्नो भन्ने हुन्न सधैँभरि राखेर तिमीलाई धड्कनमा علی نوسا यो मुक्तक मुक्तकार उमेश भट्टराई खोटाङजीको ऐसेलु खर्क गाउँपालिका जियामिरे छ नेपाली उहाँको खर हो हाल उहाँ धुवा कतारमा हुनुहुन्छ यसपाला मुक्तक यो अङ्कका लागि भनेर उहाँले सुरुवातमा हामीलाई पठाउनु भएको थियो उमेश भट्टराई खोटाङजी उहाँकै मुक्त खरपहरूसँगै मैले मुक्तक लिने यो सिलसिला सुरु गरेँ अर्को मुक्तक म लिन्छु कार्यक्रममा सँगसँगै मसँग मुक्तक छ मुक्तकार हुनुहुन्छ अनवर अलीजी देखाएर पत्र पावरको सन बेचिदिन्छ देखाएर पत्र पावरको सान बेचिदिन्छ केही सोच्दै नसोची पहिचान बेचिदिन्छ यो देशको एउटा जिम्मेदार कर्मचारीले एक कप चियामा आफ्नो इमान बेचिदिन्छ ओहो अनुहार अलिजी झापा गाउँपालिका पाँच पन्था पाडाका मुक्तकार मिठो मुक्तक लेख्नुहुन्छ एकपटक मुक्तक मालाको बसाइमा उहाँसँग भलाकुसारी पनि मैले गरेको थिएँ अर्को मुक्तक छ उहाँसँग मुक्तकार हुनुहुन्छ विकास कठेत समर्पण भारत आसाम बाताबारी उहाँको घर हो यसपालि दसैँमा आउनुहुन्छ घर छोरो सोध्दै थियो यसपालि दसैँमा आउनुहुन्छ घर छोरो सोध्दै थियो सिमानामा शत्रुको लाग्दैन र डर छोरो सोध्दै थियो आफ्नै छाती थापेर हाम्रो देशलाई बचाउँदै गर्दा कहिले लाने घुमाउन ठुला सहर छोरो सोध्दै थियो मार्मिक ढङ्गले मुक्तक कोरेर भयो भारत आसाम वातावारीबाट विकास कठेत समर्पणजीले आसामका मुक्तकारहरूले पनि हामीलाई यसरी माया बाँड्दै गर्नुहुन्छ मुक्तक पठाउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग मुक्तक मालाको सुरुवाती बसाइदेखि नै हामीलाई निरन्तर सम्झँदै गर्नुहुन्छ अहिले हामी तिन सय बत्तिसौँ अङ्कसम्म आइपुग्दा निरन्तर सँगै हुनुहुन्छ मुक्तकार भीम सुवेदीजी अर्जुन धारा तिन झापा उहाँको घर हो हाल युएमा हुनुहुन्छ उहाँकै मुक्तक म लिन्छु समयको गतिसँगै रुमलिएर जान्छ समयको गतिसँगै रुमलिएर जान्छ हर दिन अलि अलि बदलिएर जान्छ यही हो जीवन अस्थिर छ कहाँ पुग्छ पुग्छ कुनै न कुनै एउटा रूप कहलिएर जान्छ भीम सुवेदीजी हुनुहुन्थ्यो अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ दिनेश छेत्रीजी चौकुनी गाउँपालिका चार बिजौरा उहाँको घर हो सुर्खेत हाल उहाँ कुरुक्षेत्र भारतमै हुनुहुन्छ भन सचेतनाको त्यो नाराको हुरी कहाँ गयो भन सचेतनाको त्यो नाराको हुरी कहाँ गयो देश जनतालाई बचाउने चुरी फुरी कहाँ गयो आज सबै जनता भेला भई आन्दोलन गरौँ भन्छौ कोरोना कहाँ गयो तिन मिटरको दुरी कहाँ गयो निकै मिठो ढङ्गले मुक्तकमा व्यङ्ग्य दिनेश छेत्रीजीको हाल उहाँ भारतमा हुनुहुन्छ सुर्खेत उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता बाबुराम भट्टराईजीको वीरेन्द्रनगर सुर्खेत उहाँको घर हो बाबुराम भट्टराईजीको मुक्तक म राख्छु हामी मुक्तक सँगसँगै एउटा गीत सुनौला अबको क्रममा बाबुराम भट्टराईजीको मुक्तक तपाईँहरू समक्ष तिम्रा सारा सपना गर्ने अर्को कोही छ कि तिम्रा सारा सपना गर्ने अर्को कोही छ कि नपाएसी मर्छु भन्ने अर्को कोही छ कि छुट्टिएर एकै दिन तिमीसँग बोल्न नपाउँदा एउटा म पागल बन्ने अर्को कोही छ कि पत्थर कई आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मोटो आँसु झर्दा पुछ्ने कोही छैन मुटु दुख्दा बुझ्ने कोही छैन आँसु झर्दा पुछ्ने कोही छैन मुटु दुख्दा बुझ्ने कोही छैन तिम्रै यादले पाल खान्छ मुटु कुटु कुटु आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मुटु आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मुटु आखिर रहेछ प्रिय तिम्रो पत्थरकै मुटु पत्थरकै मुटु पत्थरको मुटु प्रताप दासको आवाजमा विजय पुनले भएको ऋषि खड्काजीले सङ्गीत भएको गीत तपाईँहरू समक्ष राखेँ भिजन एकानब्बे दशमलव छ मेगार्चमा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ मुक्तक मालामा म तपाईँहरूले नै भएका मिठा मिठा मुक्त करपहरू आलो फालो लिइरहेको छु श्रोता गाउँ पाखामा समृद्धिको खेती लगाई खन्न सकिन्न र गाउँ पाखामा समृद्धिको खेती लगाई खन्न सकिन्न र समयको माग विचारेर अरू इमानी बन्न सकिन्न र जनताका इच्छा मार्नु कति भुङ्रोमा देश पार्नु कति फाइदा मात्रै नहेरेर देशकै निम्ति मर्छु भन्न सकिन्न र यसरी प्रश्न मुक्तकमा मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो मुक्तक मालाको बसाइमा गोम विक्रमजी निकै मिठो माया बोकेर आउँदै गर्नुहुन्छ हामीलाई मुक्तक पठाउँदै गर्नुहुन्छ मुक्तक मिठो लेख्नुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ गगन धामी गम्भीरजीको ढुक्क हुनु यार एक दुई तिन जरुर आउनेछ ढुक्क हुनु यार एक दुई तिन जरुर आउनेछ नहोस् हँसिलो मुहार मलिन जरुर आउनेछ म फर्की नआउनसम्म पर्खिरहनु मेरी प्रिया बाँचे सास मरेलास एक दिन जरुर आउनेछ ओहो गगन हामी गम्भीरजी दुर्गा थाली छ बझाङका मुक्तकार हाल भारत बेङ्गलोरबाट यसरी भयो हामीलाई अर्को मुक्तक समूहसँग मसँग रत्नापुन मगर्जीको धर्म गर्नु नगर्नु पाप जानी राख्नु होला धर्म गर्नु नगर्नु पाप जानी राख्नु होला लाग्ला कतै गलत छाप जानी राख्नु होला कलियुगका मान्छेहरू सोचे जस्ता हुँदै हुन्नन् पार्न सक्छन् झ्यानै सखाप जानी राख्नुहोला जानी राख्नुहोला रत्नपुन मगरसीको मुक्तक मुसिकोट नगरपालिका एघार रुकुम पश्चिम उहाँको घर हो अर्को मुक्तक छ मसँग विलासी मान्छेको सेङ्जा उहाँको घर हो आफ्नै मुटुमा रोपेर झिर म पर तर्केको हुँ आफ्नै मुटुमा रोपेर झिर म पर तर्केको हुँ स्वीकारेर सबै दुःख पिर म पर तर्केको हुँ जब मसँगको सम्बन्ध बोझ तिमीलाई तिम्रै खुसीहरूका खातिर म पर तर्केको हुँ विलासी मान्छेजी सिङ्जा उहाँको घर हो एउटा कार्यक्रममा उहाँ र म सँगै सहभागी हुने मौका जुरेको थियो मुक्तक मिठो लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग एकराज भट्टराईजीको कोही कसैको डरमा तिमीलाई कसरी बोल्न सक्छु कोही कसैको डरमा तिमीलाई कसरी भुल्न सक्छु अनि अन्जान सहरमा तिमीलाई कसरी भुल्न सक्छु भन्छौ भने प्राण तिम्रै यादमा रुँदै रुँदै त्यागिदिउँला तर छोडी एक्लै घरमा तिमीलाई कसरी भुल्न सक्छु एकराज भट्टराईजी मोरङ बेलबारीका मुक्तकार हामीलाई मुक्तक पठाउँदै गर्नुहुन्छ औ भने श्रोता मसँग अर्को मुक्तक छ लोकेन खतिवडाजीको काठमाडौँ उहाँको घर हो लोकेन खतिवडाजीको मुक्तक सँगसँगै हामी पुनः अर्को एउटा गीत सुन्नुहोला अबको क्रममा लोकेन खतिवडाजीको मुक्तक तपाईँहरू समक्ष यो ज्यान हजुरकै चाह हजुरकै यो ज्यान हजुरकै चाह हजुरकै यो मनमा माया अथाह हजुरकै के नै भन्न सक्छु र म आफ्नो बारे प्रेम गर्नुहोस् नगर्नुहोस् निगाह हजुरकै बिहानीको मिठो गीत विनो अधिकारीको आवाजमा विनोद केसीले लेख्नु भएको कमल खत्रीको संगीतमा हामी रमायौँ एकैछिन कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियो पिजन एकानब्बे दशमलव छ मेगा म मुक्तक तपाईँहरूकै कार्यक्रममा आलो फालो जोडिरहेको छु बोल्दा बोल्दै बस्छ प्यार याद गर्नुहोला बोल्दा बोल्दै पस्छ प्यार याद गर्नुहोला जीवन जिउने भन्छ आधार याद गर्नुहोला सधैँभरि एकलौटी हक लाग्नुभयो भने सम्बन्धमा आउला दरार याद गर्नुहोला याद गराउँदै हुनुहुन्थ्यो मुक्तकार सुरज पराजुलीजी पोखराबाट मुक्तक मालाको यो वसैमा सुरज पराजुलीको भेट यस्तो रह्यो मैले पुनः मुक्तको सिलसिला सुरु गरे अर्को मुक्तक छ मसँग मोहन सिंह घरती मगरजीको डर लाग्छ दाग लाग्छ कि आफ्नो इमानमा डर लाग्छ दाग लाग्छ कि आफ्नो इमानमा वीर गोर्खाली हुनुको मेरो पहिचानमा आज ठुलै सङ्कटमा छु सीमा क्यारी जोगाउँ बुढी आमाको मामा छिन् बाबा मुखलानमा ओहो हो हो भने चसक्क पार्ने मुक्तक मोहन सिंह घरती मगर्जीको बागचोर नगरपालिका दुई थारमारे सल्यान उहाँको घर हो अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ एसपी असफलजी उसको प्यास मेट्न आँखामा भेरी भेटियोस् उसको प्यास मेट्न आँखामा फेरि भेटियोस् ओठमा मुस्कान उदाउन खोज्दाखेरि भेटियोस् जसका कारणले जिन्दगीभरि रुँदै हिँड्नु पर्यो किन चाहन्छ यो मनले त्यो निष्ठुरी फेरि भेटियोस् है मनले चाहन्छ के के चाहन्छ के के एसपी असवालजी फेरि खोला तिन गहतेरा सेङ्जाका मुक्तकार एकपटक कार्यक्रममा उहाँसँग पनि मैले बलाकुसारी गरेको छु मुक्तक सुन्दर लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता विनोद गैरेजीको परिस्थितिसँग लड्दै उमेर गएको पत्तै पाइन परिस्थितिसँग लड्दै उमेर गएको पत्तै पाइन बाला चोबन गयो बुढो भएको पत्तै पाइन गाउँघर सबै डुलिन्थ्यो चट्ट चुल्फी लर्काएर सेतै काँस जस्तै फुली कपाल पाएको पत्तै पाइन विनोद गैरेजी आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ बचपनलाई सम्झँदै हुनुहुन्थ्यो मुक्तकमा भावना मन्जुजीको मुक्तक अबको क्रममा श्रोता मसँग रहेको छ निसासिएको रहर छ मनभित्र आतिएको निसासिएको रहर छ मनभित्र आतिएको भन्न कहाँ सक्नु यहाँ धनभित्र मारिएको आवाजले बुझ्न सकिन अझैसम्म कथा व्यथा सम्सिएन भोकमारी घनभित्र कुदिएको विराटनगर तिन बुद्ध चोक भावना मन्जु हुनुहुन्छ मुक्तकार अर्को मुक्तक मसँग छ श्रोता जयराज जोशीजीको बैतडी उहाँको घर हो जयराज जोशीजीको मुक्तक अबको क्रममा हामी एउटा गीत पनि सुनौँ जयराजजीको मुक्तक सँगै सुनौ कुनै दिन कसैको मुटुमा अटाउने म पनि थिएँ कुनै दिन कसैको मुटुमा अटाउने म पनि थिएँ कहिले रुवाउने कहिले हँसाउने म पनि थिएँ आज सामुन्नेबाट नदेखेसी गरी हिँड्नेलाई रगतको चिठी कोरेर पठाउने म पनि थिएँ भनेकै थिए बाटैमा घर छ कुनै दिन पस गुन्द्री र कामलो पिँढीमा जे छ तानेर है भनेकै थिए बाटैमा घर छ कुनै दिन पसाए र कम्लो पिँढीमा जे छ तानेर बस है तानेर बस है आगनी आजा टेकेर ग पनि बोलिनु केलु कैला थियो पटुकी भित्र त्यो पनि खोलिनु आगले आज टेकेर गयो बोल्दा नि बोलिनौ केलु कैला थियो पटुकी भित्र पानी खोलिन फेरि यही बाटो आए न है गुन्द्री र काम्लो पिँढीमा मजे छ तानेर बसा तानेर बसा संविधानमा कार्यक्रम मुक्तक माला ल्याउनु भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् के बाटो हिँड्यौ तर्केर गयो मन रोयो थर्केर हेरेर बसे देउरालीसम्म आई नफर्केर यही बाटो हिँड्यौ तर्केर गयो मन रोयो थर्केर हेरेर बसे देउरालीसम्म आई नफर्केर तर्केर नजाऊ मन की मायालु के गरी पसाए गुन्द्री र काम्लो पिँढी मझे छ तानेर बसाए मुक्तक सुन्यौं जयराज जोशीको अनि हामीले सँगै सुन्यौं गायक यश कुमारलाई मुक्तक मालाको आजको यो वसाईमा श्रोता मैले तपाईँहरूकै मुक्तकर आलो पालो लिइरहेको छु राखेर सपना निधारमा हिँड्नु छ राखेर सपना निधारमा हिँड्नु छ के के हुने हो संसारमा हिँड्नु छ जिन्दगीको गन्तव्य लामो भएकोले आँखा चिम्ली हतार हतारमा हिँड्नु छ यो मुक्तक बाग प्रवासी मनोजीको बुनपा दस बजाङ उहाँको घर हो हाल उहाँ भारत बेङ्गलोरमा हुनुहुन्छ मुक्तक रसिलो लेख्नुहुन्छ अर्को मुक्तक म लिन्छु कार्यक्रममा सँगसँगै मसँग मुक्तक छ सुनाखरी निर्मला आचार्यजीको प्रेममा सबै कुरा जायज हुन्छ सुनेकी थिएँ प्रेममा सबै कुरा जायज हुन्छ सुनेकी थिएँ एउटा रुँदा सँगै रुन्छ सुनेकी थिएँ यहाँ सम्पत्तिमा प्रेम दमादम बिक्रीमा छ प्रेमले त केवल मनलाई चुन्छ सुनेकी थिएँ सुनाकरी निर्मला आचार्यजी निर्वाचक खोटेङबाट मिठो गरेर आउनुभयो मुक्तक मालामा अर्को मुक्तक मसँग छ राम खड्काजीको घोडाघोडी नगरपालिका छ बसन्ता कैलाली उहाँको घर हो गरेर यो दिलबाट बसै सराई धोका दिए पुग्छ गरेर यो दिलबाट बसै सराई धोका दिए पुग्छ र मनमा तन्दनी आगो लगाई धोका दिए पुग्छ मलाई पागल बन्न रोकै लाग्नु पर्छ भन्ने छैन प्रिया बस तिमीले म पागल बन्नलाई धोका दिए पुग्छ ओ राम खड्काजी कैलालीका मुक्तकार यो मुक्तक उहाँको अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ रवि श्रेष्ठजी अचम्बरी छैन रहेछ जीवन जस्तो सुकै मोडमा भए नि हाँसेर नै जिउनु पर्ने अचम्बरी छैन रहेछ जीवन जस्तो सुकै मोडमा भए नि हाँसेर नै जिउनु पर्ने पिँढै पीडाको भित्रको आँसुलाई पनि खुसीको शम्सी शम्सी पिउनु पर्ने हिम्मतलाई सोपान बनाई अनेकौं प्रयास नभएको होइन तर कस्तो जिन्दगी फाटेर पत्रे पत्र भएको मनमुटुलाई झिनु आशाको सियो धागोले सिउनु पर्ने रवि श्रेष्ठजी सन्धि खर्क अर्घ खाँसी उहाँको घर हो हाल उहाँ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 लिने सिलसिला यति मात्रै श्रोता तपाईँले पठाउनुभएका मुक्त खरबहरू मसँग सुरक्षित रहनेछन् यो पाला तपाईँको मुक्तक मैले लिन सकिनँ बाँकी रहेका मुक्त खरबहरू कार्यक्रममा समावेश गर्न सकिन क्षमा चाहन्छु अर्को पाला पक्कै लिनेछु तपाईँका मुक्तक मसँग सुरक्षित रहनेछन् हामीलाई सुन्दै रहनुहोला र मुक्तक माला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि तपाईँले मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ नितिनजेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि संयोजनमा साथ दिनुभयो कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परौँ नमस्कार शुभरात्रि जय मुक्त फिडामति देख्नेले पनि पागल भने सिक्ने रुदा पानीमा मागो बाल्न खोजे मायामा जान फाल्न खोजे तिमी हुँदा आफन्त पनि टाढा बने देख्नेले पनि पागल बने झिक्ली रुदा मेरो नाम